my को बजारमा सानी आउ बसौ के डर नमानी बेनीको बजारमा सानी आउ बसौँ के डर नमानी आउ बसौँ के डर नमानी थरी सालै छ गुडलायो ख चाहिँ सालै जो आउ भेट्न घरैमा अब साइत सालै जो सन्जाको सुन्तला घारी बनाउँछु मायाको फुलबारी सन्जाको सुन्तला घारी बनाउँछु मायाको फुलबारी बनाउँछु मायाको फुलबारी औली बजारमा जान लाउ सिखरी चोरेको नभन बटौली बजारमा जान लाउ सिखरी चोरेको नभन लाउ सिखरी चोरे फुट्यो कोदो नि पिस्यो सालाई छ सुनैको सिक्री यहाँ राम्रो बतासे डाँडा दाईको गाडी लिँदैनन् बस भाडा क्या राम्रो बतासे डाँडा दाईको गाडी लिँदैनन् बस भाडा ताईको गाडी लिँदैनन् बस भाडा